उत्पत्तिको पुस्तक अध्याय नौ त्यसपछि परमेश्वरले नोआ र तिनका छोराहरूलाई आशिष दिएर भन्नुभयो फल्दै फुल्दै वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ पृथ्वीका सबै पशुहरू र आकाशका सबै पंक्षीहरू र जमिनमा घस्रने सबै प्राणीहरू र समुद्रका सबै माछाहरूमा तिमीहरूको डर र त्रास हुनेछ तिमीहरूकै हातमा ती सुम्पिएका हुन्छन् जीवित जीवात सबै तिमीहरूका निम्ति आहारा हुनेछन् मैले हरिया वनस्पति तिमीहरूलाई दिए जाई सबै थोक म तिमीहरूलाई दिन्छु तर मासु त्यसको प्राण दिने रगत समेत नखाऊ र तिमीहरूको प्राण दिने रगतको सट्टा म निश्चय लेखा लिनेछु हरेक पशुदेखि म प्राणको साटो लिनेछु र हरेक मानिसदेखि पनि आफ्नो दाजुभाइका प्राणको साटो म लिनेछु जसले मानिसको रक्तपात गर्छ मानिसबाटै त्यसको रक्तपात हुनेछ किनभने परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनु भएको हो तिमीहरू चाहिँ फल्दै फुल्दै जाओ पृथ्वीमा प्रशस्तसँग बालकहरू जन्मुन् र संख्यामा तिनीहरूको वृद्धि हुँदै जाओस् तब परमेश्वरले नोआ र तिनका छोराहरूलाई यसो भन्नुभयो तिमीहरू र तिमीहरूका भावी सन्तानसित तथा जहाजबाट तिमीहरूसित निस्केर आएका सबै जीवित प्राणीहरू अर्थात् पंक्षीहरू पालिने पशुहरू वन पशुहरू तिमीहरूसित भएका पृथ्वीका सबै जीव जन्तुहरूसित म मेरो करार स्थापित गर्दछु म तिमीहरूसित मेरो यो करार स्थापित गर्दछु कि सबै प्राणी फेरि कहिल्यै प्रलयको पानीले नष्ट हुने छैनन् अनि पृथ्वीलाई सर्वनाश गर्न फेरि कहिल्यै जलप्रलय हुने छैन अनि परमेश्वरले भन्नुभयो जुन करार मेरो र तिमीहरू र तिमीहरूका साथमा भएको हरेक जीवित प्राणीको बीचमा म सबै पुस्तौंसम्मको निम्ति ठहराउँदैछु त्यसको चिन्ह यही हुन्छ म बादलमा मेरो इन्द्रेणी राख्दछु र मेरो र पृथ्वीको बीचमा त्यो एउटा करारको चिन्ह हुनेछ जहिले जहिले म पृथ्वीमा बादल फिजाउँछु र बादलमा इन्द्रेणी देखा पर्छ मेरो र तिमीहरू अनि हरेक किसिमको जीवित प्राणीको बीचमा रहेको मेरो करार म सम्झनेछु पानीले फेरि कहिल्यै सबै प्राणीलाई नाश गर्ने प्रलय ल्याउने छैन जुन बेला बादलमा इन्द्रेणी देखा पर्छ म त्यो हेरेर यो सधैँको करारलाई सम्झनेछु जो परमेश्वर र पृथ्वीका सबै जीवित जीवातसँग बाँधिएको छ यसरी परमेश्वरले नोवालाई भन्नुभयो मैले पृथ्वीका सारा प्राणी र मेरो बीचमा बाँधेको करारको चिन्ह यही हो नोवा र तिनका छोराहरू जहाजबाट बाहिर निस्किआएका नोवाका छोराहरू सेम हाम र यपेत हुन् हाम चाहिँ कनानका पिता थिए नोवाका छोराहरू यिनै तीनजना थिए यिनीबाट समस्त पृथ्वी भरियो माटोमा काम गर्ने नोवाले दाखबारी लगाए जब तिनले दाखमध्ये पिए तब तिनी मातिएर आफ्नो पालभित्र नाङ्गै सुती बसे कनानका पिता हामले आफ्ना पिताको नग्नता देखेर बाहिर आई आफ्नो दुवै दाजुभाइहरूलाई बताइदिए तर सेम र येपेतले एउटा लुगा लिएर दुवैले आफ्ना काँधमा हाले र पछिल्लोतिर सर्दै सर्दै गएर तिनीहरूले आफ्ना पिताको नग्नता ढाकिदिए तिनीहरूका मुख पछिल्लोतिर फर्केको हुनाले तिनीहरूले आफ्ना पिताको नग्नता देखेनन् जब नोहालाई मध्येको निन्द्राले छोड्यो र तिनका कान्छा छोराले गरेको कुरा तिनले थाहा पाए तब तिनले भने श्रापित होस् कनान त्यो आफ्ना दाजुभाइहरूका कमाराहरूका पनि कमारा हुनेछ तिनले यसो पनि भने सेमका परमप्रभु धन्यका हुन् कनान त्यसको दास होस् परमेश्वरले यपेतको वृद्धि गरून् र त्यसले सेमको पालमा वास गरोस् र कनान चाहिँ सेमको कमारा होस् प्रलयपछि नोआ साढे तीन सय वर्षसम्म बाँचिरहे नोआको जम्मा उमेर नौ सय पचास वर्ष भएको थियो अनि तिनी मरे